एक समय तपाईँले यामा आमा मरुँदै कल्लाउँदै भन्ने गीत गाउँ निकै चर्चामा थियो नि त्यो पनि एकचोटि सुनाइदिनुहोस् न नम्बर तपाईँहरूलाई यस्तो पुरानो र निकै कल आएको भनेर मुसिकले बाजा क्याम्पसले खोज्यो के आशा फुलाइरहेको छ संरक्षणको लागि है त अब खोजी भयो आइयो अनि त्यसपछि यहाँबाट अब केही हुन्छ कि आजसम्म अब गर्दै आएछौँ अब राम्रो किसिमले बोलाउँछन् भन्ने कुराले चाहिँ बोलाउनु भयो झिकाउनु भयो आयौँ संरक्षण हुन्छ केही संरक्षण हुन्छ कि भन्ने आशा लाग्छ सुनिलजीलाई त एउटा फेरि एउटा गीत गाइदिनुहोस् न परिणता पिर परेरा सोकिन मोर्नाता सालको पाहामा दुखीको घर पर्यो निस्ती फाट